र समस्या समाधानमा टेवा पुग्नेछन् कलकोट नगरपालिकाको सबै नागरिकले सेवा लिने क्रममा कतिपय नागरिक प्रत्यक्ष रूपमा जनप्रतिनिधिसँग भेटघाट समेत नहुने भेटघाट समेत हुने आफ्ना समस्या राख्न नसक्ने तथा स्थानीय सरकारको अनुभूति समेत गर्न नसकेका नागरिकले उनीहरूसँग प्रत्यक्ष भेट्ने कार्यक्रमको रूपमा नागरिकसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिएको गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बताउनु बताउनुभयो नागरिकका समस्या बुझ्ने र समस्या समाधान गर्ने लक्ष्य अनुसार आज गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे गलकुट नगरपालिका वडा नम्बर एक र दुईका विभिन्न टोल तथा बस्तीमा पुग्नु राख्नु भएको छ गलकुट नगरपालिका एक दुई फाती स्थित पर्यटकीय गन्तव्य काफल डाँडा हलहलीमा स्थानीय नागरिकसँग भेटघाट गर्नुभएको छ कृषिको अत्यन्त सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसार तथा लगानीको अभावले पछाडि परेको ठाउँ काफल डाँडा हलहलीमा त्यहाँका कृषक खडबहादुर गुरुङको कृषि फर्मको अवलोकन गर्दै उहाँको समस्याहरू बोझ्नु भएको छ नगर प्रमुख गैरेले क्षेत्रको विकास तथा कृषि र कृषकका समस्याहरू समाधानको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो त्यस्तै कलकुट नगरपालिका वडा नम्बर एकको चौडामा चौडाहा टाढा मण्डल आमा समूहको बौद्धिसी सामुदायिक भवन निर्माण स्थलको समेत अवलोकन गर्नुभएको छ उक्त भवन निर्माणको लागि गलकुट नगरपालिकाले सालो आर्थिक वर्ष खर्चमा पाँच लाख बजेट विनियोजन गरेको छ भने निर्वाचन क्षेत्र विकास कोषबाट समेत उक्त भवनको लागि दस लाख बजेट विनियोजन भएको छ नागरिक सङ्घ नगर प्रमुख कार्यक्रम अन्तर्गत आज सङ्घीय मन्त्रालयबाट सञ्चालित खानेपानी योजना अन्तर्गत गलकुट नगरपालिका वडा नम्बर दुई स्थित थुम्का मौर्य भुङ्खानीका लागि निर्माण भएको बिस हजार लिटर क्षमताको ट्याङ्की पाइपलाइन समेत अवलोकन गर्नुभएको गलकुत नगरपालिकाले जनाएको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 प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो घाइतेले उपचारको लागि पोखरा रिफर गरिएको उहाँको भनाइ बजारबाट रामरेखा जाँदै गरेको मोटरसाइकल रामरेखाबाट आउँदै गरेको त बत्तीस चौतिस नम्बरको ट्र्याक्टरसँग साँगुडो सडकमा झोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ बडीघाट गाउँपालिका वार्ड नम्बर दुईकी छत्तिस वर्षीय महिलालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ पीडित महिलालाई मङ्सिर अठाइस गते मुखमा टेप बाँधी कुटपिट गरेको मानसिक रूपमा यातना दिएको आरोपमा प्रहरीले सोही ठाउँका अडतिस वर्षीय तेजबहादुर राणा छब्बिस वर्षीय विजय राणा एकतिस वर्षीय पूर्ण बहादुर राणा सहित अठाइस र उन्नाइस वर्षीय दुई महिलालाई पक्राउ गरेको हो महिलाको घाँटी गाला र शरीरका विभिन्न अङ्गहरूमा चोट लागेको छ प्रारम्भिक अनुसन्धानको क्रममा आरोपितले पीडित महिलालाई नियो नियोजित रूपमा लामो समयदेखि पटक पटक मानसिक यातना हुने गरी बोक्सीको आरोप लगाउने गरेको पाइएको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो पीडित महिलाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ बोक्सीको आरोप कसुर सजाय ऐन दुई हजार बहत्तर अनुसार बोक्सीको आरोप लगाउने कुटपिट गर्ने मानसिक यातना दिने व्यक्तिलाई पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ नेपाल परिवार नियोजन सङ्घ बागलुङले दिवंगत संस्थापक सभापति ओमकार प्रसाद गौचनका योगदानको चर्चा गर्दै बागलुङमा स्मृति सभा सम्पन्न गरेको छ दुई हजार चौतिस सालमा बागलुङमा परिवार नियोजन सङ्घ स्थापना गर्नुभएका गौचनको गत कार्तिक छब्बिस गते उपचारको क्रममा काठमाडौँको दीर्घायु अस्पतालमा निधन भएको थियो नेपाल परिवार नियोजन सङ्घ बागलुङका संस्थापक सभापति एवं राजनीतिक शिक्षा सेवी गौचनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो सङ्घका सभापति निर्माण निर्माण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन सङ्घका केन्द्रीय सदस्य ज्योति श्रेष्ठ जिल्ला सभा सदस्य संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल परिवार नियोजन सङ्घका पूर्व सभापति कृष्ण शङ्कर श्रेष्ठ पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष एवं नयाँ विश्व विश्व डट कमका सम्पादक मुकेश चन्द्र राज भण्डारी परिवार नियोजन सङ्घका उपाध्यक्ष देवबहादुर श्रेष्ठ लगायतले गौचरले बागलुङमा पुर्याएको योगदानको चर्चा गरेका थिए वक्ताहरूले जिल्लालाई झोलुङ्गे पुलको परिचय दिलाउनुका साथै शैक्षिक क्षेत्रको परिवर्तनमा गौसमले गौचानले महत्त्वपूर्ण योगदान दिएको भन्दै प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई बागलुङ धौलागिरी र पश्चिमाञ्चलको शैक्षिक राजनीतिक र सामाजिक विकासमा विक्रम उन्नाइस सय तिरासीदेखि नै महत्त्वपूर्ण योगदान दिएको स्मरण गरेका थिए कार्यक्रम परिवार नियोजन सङ्घ बागलुङका सचिव करोड प्रसाद श्रेष्ठले गर्नुभएको थियो मोस्ताङको सात सय थाक थकाली ठाउँ गाउँमा जन्मिएर उन्नाइस सय तिरासीमा बागलुङलाई कर्मथलो बनाएका ओमप्रसाद गौचन र उहाँका छोरा ओमप्रसाद ओमकार प्रसाद गौचनले आधुनिक बागलुङ निर्माणको लागि विद्यामन्दिर माध्यमिक विद्यालय विद्यामन्दिर पुस्तकालय परिवार नियोजन सङ्घ लुम्बिनी विकास कोष लगायतका विभिन्न क्षेत्रमा कुशलतापूर्वक काम गरेका थिए बागलुङ नगरपालिका वार्ड नम्बर सात सिगाना निवासी अनन्तबहादुर खड्काको परिवारले आफ्नै स्वर्गीय आमाको पन्ध्रौँ दिनको पुण्यतिथिमा मानव सेवा आश्रमलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ मङ्सिर अठार गते दिवंगत भएकी अठासी वर्षीय आमा अमृता देवी खड्काको सम्झनामा मानव सेवा आश्रममा सहयोग गरेको खड्का परिवारले बताएको छ स्वर्गीय खड्का जेठा छोरा अनन्तबहादुर खड्का सहित छोराहरू प्रेम खड्का दिपेन्द्र खड्का छोरीहरू तेजकुमारी रोका तुलकुमारी केसी अजित कुमारी लामिछाने केश कुमारी खड्का र अनिता केसीको सामूहिक व्यवस्थापनमा चार हजार बराबरको खाद्यान्न चौध हजार पाँच सय रुपियाँ नगद र आश्रममा रहेका सैतिसजना बालबालिका अपाङ्गता भएका र वृद्ध वृद्धलाई पितृप्रसाद स्वरूप एक छाक खाना खुवाइएको हो खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गर्दै अनन्तबहादुर खड्काले आफ्ना भाइहरू र दिदीबहिनीहरूले संयुक्त रूपमा आमाको स्वर्गवासको कामनासहित उहाँहरूलाई स्मरण गर्दै आश्रममा सहयोग गर्ने निर्णय गरे अनुसार सहयोग गरेको बताउनु गर्नुभएको थियो सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय सहकारी ब्याङ्कका सञ्चालक रामबहादुर जीसीले स्वर्गीय अमृता देवी खड्का र उहाँका स्वर्गीय श्रीमान टिका बहादुर खड्कालाई स्मरण गर्दै उहाँहरूले समाजको लागि पुर्याउनु भएको योगदान अतुलनीय रहेको बताउनु भएको थियो जीसीले कृषि सहकारी र शैक्षिक क्षेत्रमा स्वर्गीय खड्का र उहाँको परिवारले पुर्याएको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको थियो उहाँले मानव सेवा आश्रमले सडक मानव मुक्त समाज निर्माणको लागि थालेको कदममा सबैले सहयोग गर्नुपर्ने समेत बताउनुभयो कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सहसम्पादक तथा इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले मन्तव्य राख्नुभएको थियो कार्यक्रम मानव सेवा आश्रमका सुमिरा लामाको सञ्चालनमा सम्पन्न भएको थियो प्रगति बहुद्देश्य सहकारी संस्था बागलुङको चौधौँ वार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ इकाइगत साधारण सभा गरेको सहकारीले शनिबार बागलुङमा मूल समारोह आयोजना गरेको हो वर्षभरि उत्कृष्ट कारोबार गर्ने बाह्रजना सेयर सदस्यले साधारण सभाको अवसरमा सम्मान गरिएको थियो बाल बजटमा उत्कृष्ट दुईजना सम्मानित भएका छन् मूल समारोहले सम्बोधन गर्दै संस्थाका सल्लाहकार डाक्टर सुदर्शन सिलवालले सहकारी आर्थिक विकास मेरुदण्ड भएको बताउनुभयो जिल्ला सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले उद्देश्य अनुसार चल्ने सहकारीको उज्जवल भविष्य रहेको समेत बताउनुभयो सल्लाहकार भीमप्रसाद गौतमले सहकारी ऐनमा व्यवस्था भए अनुसारका विधिमा चल्ने सहकारीले सधैँ उत्कृष्टता प्रदर्शन गर्ने बताउनुभयो कार्यक्रममा शेयर सदस्यहरू जीवनाथ शर्मा र जेत प्रसाद न्युरेले बोल्नुभएको थियो पौष एक गते काठेकुला गाउँपालिका दुई भीमा पोखरामा पुष दुई र तिन गते बागलुङ बजारमा साधारण सभा गरी पुष चार गते मूल समारोह र सम्मान सहित साधारण सभा सकिएको हो संस्थाको कार्यक्षेत्र बागलुङ नगरपालिका र काठेकुला गाउँपालिका रहेका छन् शनिबारको कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद शर्मा कुमारको अध्यक्षता उपाध्यक्ष हृदयनाथ गौतमको स्वागत तथा सहसचिव बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबर हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकुट नगरपालिकाद्वारा नागरिक सङ्घ नगर प्रमुख कार्यक्रम सञ्चालन भगवत सर्वजित हरियाली उद्यान निर्माण गर्नको लागि बैठक सम्पन्न रामरेखामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते महिलाले बक्सी भन्दै कोट्ने बडीगार्डका पाँचजना पक्राउ र परिवार नियोजन सङ्घद्वारा बागलुङमा स्मृति सभा सम्पन्न सिगानाका खड्का परिवारद्वारा मानव सेवा आश्रममा सहयोग एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुत एफएम एक सय दुई थोप्लो चार मेगर्सको नियमित प्रसारण सुन्दै गर्नुहोस् नमस्कार